समाचार मनोरञ्जन साहित्य खेलको सुजना प्रविधि स्वास्थ्य शिक्षा साथमा निरन्तर सङ्गीत प्रवासी नेपालीको एकै आवाज आवाज प्रवासी अनलाइन रेडियो प्रवासी अनलाइन रेडियो प्रवासी राष्ट्रीय गौरव प्रवासी नेपाली को एक आवाज प्रवासी डट कम नसालु ती नयन जुधाएर जाऊ नसालु ती नयन जुधाएर जाऊ हुन्छ मलाई पागल बनाएर जाऊ हृदयमा साँच माया मिठो मिठो हृदयमा साँच माया मिठो मिठो आँखाभरि स्वप्न सजाएर जाऊ हुन्छ मलाई पागल बनाएर जाऊ हत्केलाले मुहार नछोपन बिन्ती हत्केलाले मुहार नछोपन बिन्ती प्रिय लाजको घुम्टो उठाएर जाऊ हुन्छ मलाई पागल बनाएर जाऊ छाया बनी तिम्रो पछ्याइरहनेछु छाया बनी तिम्रो पछ्याइरहनेछु रुवाएर जाऊ चाहे हँसाएर जाऊ नसालु ती नयन जुधाएर जाऊ हुन्छ मलाई पागल बनाएर जाऊ गजलकार सुख परिवारको गजल वाचन गरेर सुनाए तडपायो थियो मायाको हारा तिम्रो मसँग थियो मायाको हारा तिम्रो मसँग खेलौ बनाई खेल्यौ मसँग खेलौ बनाई खेल्यौ मसँग माया मेरो त्यहाँ चोखो पवित्र थियो माया मेरो त्यहाँ चोखो पवित्र त्यही मायाको बन्धन तोडी दियो मन मनभित्र ठेस त्यही मायाको बन्धन तोडी दियो भित्र ठेस सा सा सा नी सा रे म ग रे सा नी रे रे रे रे नी सा रे म सा सा सा सा सा सा सा सा सा नी नी धा प ग म प नी सा रे म रे रे रे रे रे नी सा रे म सा सा सा सा सा नी स्वार्थी थी यो यो मन यो आगो को हुरी झया तन चलेर आज मनमानी भूकम्प चल्यो निस्वार्थी थियो यो मन यो आगोको हुरी झै आयो तन तन जलेर आज मनमानी भूकम्प चल्यो डुबायो मायाले मलाई डुबायो तडपा आजनी हुँ के पायो आधा बाटो मेक्लै छाड्यो र सर्वस्व मेरो नि लुट्यो आजनी हुँ के पायो नमस्कार अनि हार्दिक स्वागत गर्दछु एक हप्ताको अन्तरालपछि विद्युतीय तरङ्ग मार्फत प्रवासी अनलाइन रेडियोको प्रस्तुति कार्यक्रम तपाईँको शब्द मेरो आवाजमा आज पनि म तपाईँहरूकै गजलको साथमा नेपाली सुगम सङ्गीतका सुमधुर गीतहरू लिएर उपस्थित भएको छु म तपाईँहरूकै गाउँले साथी दिल चोर्नेलाई समाई कस्तो सजाय दिउँ दिल चोर्नेलाई समाई कस्तो सजाय दिउँ म तिम्रो सपनीमा आई कस्तो सजाय दिउँ फुल अक्षता पारेरै हो उसको भाउ बढेको फुल अक्षता पारेरै हो उसको भाउ बढेको ढुङ्गालाई ढुङ्गै चढाई कस्तो सजाय दिउँ म तिम्रो सपनीमा आई कस्तो सजाय दिउँ किन कविले गजललाई साहित्य नै मान्दैनन् किन कविले गजललाई साहित्य नै मान्दैनन् कविलाई गजल सुनाई कस्तो सजाय दिउँ म तिम्रो सपनीमा आई कस्तो सजाय दिउँ पुरानो हतियारले नै नयाँ चोट दियो फेरि पुरानो हतियारले नै नयाँ चोट दियो फेरि तिम्रा यी यादहरूलाई कस्तो सजाय दिउँ म तिम्रो सपनीमा आई कस्तो सजाय दिउँ जित्नेलाई त सबै दिन्छन् बधाई शुभकामना जित्नेलाई त सबै दिन्छन् बधाई शुभकामना हार्नेलाई दिएर बधाई कस्तो सजाय दिउँ म तिम्रो सपनीमा आई कस्तो सजाय दिउँ दिल चोर्नेलाई समाई कस्तो सजाय दिउँ हाल दोहा कतारमा कार्यरत बुटवलका अतृप्त कमलको गजल थियो यो यस्तै मसँग अर्को एउटा गजल छ पिँढी खोला स्याङ्जाका गजलकार बालकृष्ण भट्टराईको जिन्दगीमै नसोचेको काममा परे आमा जिन्दगीमै नसोचेको काममा परे आमा सस्तो श्रम बेच्नु पर्ने लाममा परे आमा पैसा लुट्यो दलालले ठुलै सपना देखाएर पैसा लुट्यो दलालले ठुलै सपना देखाएर आकाशका चरा खस्ने घाममा परे आमा सस्तो श्रम बेच्नु पर्ने लाममा परे आमा कसो गरी फर्काउँ अब बन्दकीको घर मेरो कसो गरी फर्काउँ अब बन्दकीको घर मेरो घरकै खर्च नपुग्ने दाममा परे आमा सस्तो श्रम बेच्नु पर्ने लाममा परे आमा धेरै अघि बढ्नु छोरा भन्दै आशिष दिन्थ्यौ धेरै अघि बढ्नु छोरा भन्दै आशिष दिन्थ्यौ जिन्दगी नै नचल्ने यो जाममा परे आमा सस्तो श्रम बेच्नु पर्ने लाममा परे आमा सधैँ देख्छु सपनीमा रुँदैछौ कि तिमी पनि सधैँ देख्छु सपनीमा रुँदैछौ कि तिमी पनि गरिबीमै लेखिएको नाममा परे आमा जिन्दगी नै नसोचेको काममा परे आमा सस्तो श्रम बेच्नुपर्ने लाममा परे आमा कोही प्रिय मान्छे राजधानीमा बस्छन् कोही प्रिय मान्छे राजधानीमा बस्छन् कोही भने मेरो सिरानीमा बस्छन् आगो बोकेर हिँडेका भ्यागुताहरू आगो बोकेर हिँडेका भ्यागुताहरू भोलि गएर अवश्य पानीमा बस्छन् कोही भने मेरो सिरानीमा बस्छन् मान्छे मान्छेमा भिन्नता यति हो बुझ मान्छे मान्छेमा भिन्नता यति हो बुझ कोही सडकमा कोही सुनखानीमा बस्छन् कोही भने मेरो सिरानीमा बस्छन् मलाई यस्तो महसुस हुन्छ प्यार गर्नेहरू मलाई यस्तो महसुस हुन्छ प्यार गर्नेहरू मुटुमा बस्छन् आँखाको नानीमा बस्छन् कोही भने मेरो सिरानीमा बस्छन् ऊ त्यो उताको सुकुम्बासी बस्ती हो सरकार ऊ त्यो उताको सुकुम्बासी बस्ती हो सरकार त्यहाँ बस्ने जति ऐलेनीमा बस्छन् कोही प्रिय मान्छे राजधानीमा बस्छन् कोही भने मेरो सिरानीमा बस्छन् गजलकार लक्ष्मण मिलन विष्टको गजल थियो यो अहिले तपाईँ सुन्दै हुनुहुन्छ समाचार मनोरञ्जन साहित्य खेलको सुजना प्रविधि स्वास्थ्य शिक्षा साथमा निरन्तर सङ्गीत प्रवासी नेपालीको एकै आवाज आवाज प्रवासी online radio Pravasiyan Night Radio Pravasiyan Night Radio Pravasiyan Night Radio Pravasiyan Night Radio Pravasiyan Night Radio हाम्रो राष्ट्रिय गौरव प्रवासी नेपालीको एकै आवाज एकै आवाज कार्यक्रम तपाईँको शब्द मेरो आवाजमा यहाँहरूलाई पुनः हार्दिक स्वागत गर्न चाहन्छु गजल वाचनकै क्रममा मसँग अर्को पनि एउटा गजल छ लेख्नलाई शराब जरुरी हुन्न लेख्नलाई शराब जरुरी हुन्न लुक्नलाई नकाब जरुरी हुन्न प्यारले पत्थरनी गल्छ भन्छन् प्यारले पथर्नी गल्छ भन्छन् पिरतीमा दबाब जरुरी हुन्न लुक्नलाई नकाब जरुरी हुन्न जुन फुल पनि चढाउन सकिन्छ जुन फुल पनि चढाउन सकिन्छ मन्दिरमा गुलाब जरुरी हुन्न लुक्नलाई नकाब जरुरी हुन्न बलवान उफ्रिन्छ निर्धो तर्किन्छ बलवान उफ्रिन्छ निर्धो तर्किन्छ यी दुईमा टकराव जरुरी हुन्न लुक्नलाई नकाब जरुरी हुन्न म भन्न सक्दिनँ माया मार्नेलाई म भन्न सक्दिनँ माया मार्नेलाई प्रखरको अभाव जरुरी हुन्न लेख्नेलाई शराब जरुरी हुन्न लुक्नलाई नकाब जरुरी हुन्न गजलकार रदीप प्रखर पोखरेलको गजल वाचनपछि मसँग अर्को पनि एउटा गजल छ दिलीप राई अन्जान कान्छाको व्यापारीले व्यापार भो पक्कै भन्दैन व्यापारीले व्यापार भो पक्कै भन्दैन मायालु हो प्यार भो पक्कै भन्दैन चाहे मार्मिक हो या त हास्य व्यङ्ग नै हो चाहे मार्मिक हो या त हास्य व्यङ्ग नै हो आफ्नो रचना दमदार भो पक्कै भन्दैन मायालुले हो प्यार भो पक्कै भन्दैन समय चिन्ने र सँगै हिँड्न जान्नेले समय चिन्ने र सँगै हिँड्न जान्नेले हजुर मलाई हतार भो पक्कै भन्दैन मायालु हो प्यार भो पक्कै भन्दैन गजल लेखेरै गजलकार भएका छन् गजल लेखेरै गजलकार भएका छन् नलेखे नि गजलकार भो पक्कै भन्दैनन् मायालु हो प्यार भो पक्कै भन्दैनन् के झुटो के साँचो ल यस्तै भो हेर्नुहोस् के झुटो के साँचो ल यस्तै भो हेर्नुहोस् यो रचना होनहार भो पक्कै भन्दैन व्यापारीले व्यापार भो पक्कै भन्दैन मायालुले हो प्यार भो पक्कै भन्दैन पैसाले गर्छन् पैसाको खेती विरतीको मोल घटो हो पैसाले गर्छन् पैसाको खेती सँग मान्छेले आत्मा पनि बेच्दा रहेछन् गिर्नु परेसी मान्छेहरू गिर्नु परेसी मान्छेहरू हदैसम्म गिर्दा रहेछन् जल सुख को आसमा हो सुख को आसमा अमूल्य माया कौडीमा बेच्दा रहेछन् गिर्नु परेसी मान्छेहरू गिर्नु सधैँसम्म गिर्दा रहेछन् नआउ भो दुःख पर्दा सघाउने बहानामा नआउ भो दुःख पर्दा सघाउने बहानामा हाँसोसँगै खुसी लुट्दै रमाउने बहानामा खुबी छ कि छैन कठै समयको प्रहारले खुबी छ कि छैन कठै समयको प्रहारले मर्नलाको आशाहरू जगाउने बहानामा हाँसोसँगै खुसी लुट्दै रमाउने बहानामा मनभित्र स्वार्थ राखी आउन सक्छ भोलि कोही मनभित्र स्वार्थ राखी आउन सक्छ भोलि कोही नाफाभित्र आफ्नो जीवन चलाउने बाहनामा हाँसोसँगै खुसी लुट्दै रमाउने बाहनामा भन्दिन म संसारका सबै मान्छे खराब छन् भन्दिन म संसारका सबै मान्छे खराब छन् आउलान् कोही मलाई मन पराउने बाहनामा हाँसोसँगै खुसी लुट्दै रमाउने बाहनामा सङ्घर्ष हो जिन्दगी त नआएकै बेस हुन्थ्यो सङ्घर्ष हो जिन्दगी त नआएकै बेस हुन्थ्यो सुखै सुख दिन्छु भन्दै फकाउने बाहनामा नआउभो दुःख पर्दा सघाउने बाहनामा हाँसोसँगै खुसी लुट्दै रमाउने बाहनामा गजलकार शान्ति अधिकारीको गजल थियो यो बेचिदिन्छ मान्छे आफ्नै ज्यानलाई बेचिदिन्छ मान्छे इमान बेचिदिन्छ मान्छे आफ्नै ज्यानलाई बेचिदिन्छ मान्छे खोजी भेटे भए भगवान्लाई बेचिदिन्छ मान्छे भगवन्तलाई बेचिदिन्छ मान्छे मान्छे सबको मात्रले आफू मात्र देख्दो रहेछ मान्छेको जातले मायाले पुग्दो रहेछ न पैसाको मात्रले आफू मात्र देख्दो रहेछ मान्छेको जातले मान्छे चिहान बेचिदिन्छ मान्छे आफ्नै जहानलाई बेचिदिन्छ मान्छे खोजी हिँड्दा भेटे भए भगवान्लाई बेचिदिन्छ मान्छे भगवान्लाई बेचिदिन्छ मान्छे भगवान्लाई बेचिदिन्छ मान्छे इन्सानलाई बेचिदिन्छ मान्छे स्वाभिमान बेचिदिन्छ मान्छे आफ्नै पहिचानलाई बेचिदिन्छ मान्छे खोजी हिँड्दा भेटे आफन्तलाई बेचिदिन्छ मान्छे माया एकतिर जोड्न मिलेन माया एकतिर जोड्न मिलेन पति अर्कोतिर छोड्न मिलेन बेमन्जुरमै घरकाले दिइहाले बेमन्जुरमै घरकाले दिइहाले बाबाको वचन तोड्न मिलेन पति अर्कोतिर छोड्न मिलेन दुःख छ छोरीको कर्मसँग दुःख छ छोरीको कर्मसँग आफ्नै भाग्य फोड्न मिलेन पति अर्कोतिर छोड्न मिलेन सपना अन्मिने तिम्रै डोली सपना अन्मिने तिम्रै डोली चाहेको घुम्टो ओर्न मिलेन पति अर्कोतिर छोड्न मिलेन लतारे हाम्रो मायाका बगैँचा लतारे हाम्रो मायाका बगैँचा फुल्ने नै बेला गोड्न मिलेन पति अर्कोतिर छोड्न मिलेन मलाई हाँक्ने सारथीहरू नै मलाई हाँक्ने सारथीहरू नै बिचमा कतै मर्न मिलेन माया एकतिर जोड्न मिलेन पति अर्कोतिर छोड्न मिलेन झापाका गजलकार कागजी फुलको गजल वाचन गरेर सुनाए हामी कार्यक्रमको अन्त्यमा छौँ जाँदा जाँदै नयाँ बस पार्क बिर्तामोड झापाका गजलकार रहस्य विक्रम चिमरियाको गजल वाचनसँगै आजलाई ओझेल हुन चाहन्छौँ हवस् त नमस्कार यही सपना देखिन्छ निदायो भने यही सपना देखिन्छ निदायो भने के बन्दैन र बिउजेर चितायो भने थाहा छैन उनले के दिन्छन् जवाब थाहा छैन उनले के दिन्छन् जवाब यो पहिलो प्रेम पत्र पठायो भने के बन्दैन र बिउजेर चितायो भने साँच्चै तब पागल भई हिँड्छ मान्छे साँच्चै तब पागल भई हिँड्छ मान्छे आफूसँग आफू स्वयं हरायो भने के बन्दैन र बिउजेर चितायो भने ती आँसुको पनि महत्त्व घट्न थाल्छ ती आँसुको पनि महत्त्व घट्न थाल्छ अनायासै हर दिन बगायो भने के बन्दैन र बिउजेर चितायो भने नेतालाई कानुनको दाम्लोले बाँध नेतालाई कानुनको दाम्लोले बाँध माथिन्छन् नि यसरी धपायो भने के बन्दैन र बिउजेर चितायो भने काँडाले हान्नेलाई फुलले हान काँडाले हान्नेलाई फुल्ले हान हँसाऊ यदि उसले रुवायो भने के बन्दैन र बिउजेर चितायो भने भन्दा हुन् रहस्य तर्कन्छ कसैले भन्दा हुन् रहस्य तर्कन्छ कसैले फेरि एकहोरो शङ्ख बजायो भने यही सपना देखिन्छ निदायो भने के बन्दैन र बिउजेर चितायो भने हारौँ जस्तो लाग्यो आफैलाई रित्याएर तिमीलाई खुसी राख्न मेरा सारा इच्छा मारौँ जस्तो लगे रात के वो के वो के वो I know.